नमस्कार तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्चमा कार्यक्रम मुक्तक माला सुरु भइसक्यो मदन भण्डारी सधैँ चाहिँ उपस्थित भइसके मलाई प्रविधि संयोजनमा सधैँ चाहिँ कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ हामी रहनेछौँ कार्यक्रममा रातको एघार बजेसम्म निकै लामो समय हामी तपाईँहरू समक्ष आउन असमर्थ रह्यौँ र आएपछि हरेक अङ्कमा श्रोता तपाईँलाई मुक्तकको फरक फरक तरिकाले स्वाद बाँडिरहेका छौँ आज पनि त्यस्तै फरक स्वाद ल्याउने क्रममा मसँग एकजना मुक्तकार हुनुहुन्छ मुक्तकमा आफ्नो कलम चलाउनु हुने र मुक्तकै विकास र विस्तारमा हरदम हुने प्रिय मुक्तकार मिलन समीर आज मसँग हुनुहुन्छ आज सेङ्जा करादी खोलाको आवाज पूर्वको रेडियोमा गुन्जिनेछ म दायाँ बायाँ भूमिका नबाधिकन लोभलाग्दा मुक्तकार मिलन समीरसँग गरिएको कुराकानी तपाईँहरू समक्ष राख्न चाहन्छु हामीलाई सुन्दै रहनुहोला रेडियो भिजन सँगै रहनुहोला मिलनजी कार्यक्रम मुक्तको मालामा तपाईँलाई स्वागत छ हार्दिक धन्यवाद सहृदय सृजनशील प्रिय मुक्तकार मित्र यो अवसरको लागि तपाईँलाई धेरै धेरै बधाई पनि छ सुदिश निरौला स्मृति साहित्य पुरस्कारबाट सम्मानित हुनुभएको छ विराटनगरमा हजुर कस्तो लागिरहेको छ एकदमै ऊर्जा एकदमै उत्साह र उमङ्गको अनुभूति मैले गरिरहेको छु पूर्वमा विराटनगरमा म मेरो पहिलो यात्रा पनि हो र साहित्यिक सन्दर्भमा म मात्रै नभएर म पहिलोचोटि विराटनगर आएको थिएँ यसपालि अनि यहाँका पूर्वेली साथीहरूले देखाउनु भएको जुन माया सद्भाव यो प्रति म एकदमै आभारी छु कृतज्ञ छु र मैले एउटा नवीन उत्साह नयाँ जोस जागर लिएर म पश्चिम फर्किँदैछु निकै आनन्दित हुनुहुन्छ एकदमै विराटनगरमा आउँदा विराटनगरका विभिन्न कार्यक्रममा तपाईँ सहभागी हुनुभयो कस्तो सोच्नु भएको थियो विराटनगरको साहित्यिक माहौल कस्तो होला पहिलोचोटि विराटनगर जाँदैछु तपाईँको दिमागमा विराटनगरको नक्सा कस्तो बसेको थियो र यो बसाइमा तपाईँलाई के के मिल्यो के के बोकेर जाँदै हुनुहुन्छ यहाँबाट थोरै थोरै यो रमाइलो लाग्यो क्या मलाई थोरै थोरै बताइदिनुहोस् पहिलोचोटिको अनुभव त बडो मिठो हुन्छ एकदमै एकदमै वास्तवमा मैले जे सोचेको थिएँ मनमा जब स्याङ्जाबाट हिँड्ने क्रममा विराटनगर जाँदैछु भनेपछि मनमा एउटा तस्बिर एउटा सोचाइ जे बसेको थियो मैले त्योभन्दा नितान्त एकदमै फरक एकदमै मैले धेरै राम्रो किसिमको चाहिँ साहित्यिक माहौल मैले विराटनगरमा पाएँ विराटनगर फराकिलो ठाउँ फराकिलो परिवेश फराकिलो मन भएका मानिसहरूको बसोबास रहेको सहर रहेछ भन्ने अनुभूति मलाई भएको छ अब साहित्यिक सन्दर्भमा अब कार्यक्रमको सन्दर्भमा अब जो जोसँग म ठोकिएँ जो जोसँग मेरो भेट भयो जो जसका रचनाहरू मैले सुने विराटनगर साँच्चै नाम जस्तै विराटनगर नै रहेछ भन्ने अनुभूति मलाई भएको छ र एकदमै सकारात्मक र ऊर्जाशील सन्देश बोकेर र केही विराटनगरबाट केही सिकेर अनि मैले स्याङ्जामा गएर स्याङ्जामा अलिक फरक किसिमबाट अझै अर्थपूर्ण साहित्य कार्यक्रम गर्नुपर्ने रहेछ भन्ने कुरा पनि मैले सिकेर म अब आगामी दिनमा स्याङ्जामा फरक किसिमका अर्थपूर्ण कार्यक्रमहरू गर्ने सन्दर्भमा विराटनगरबाट पनि मैले केही सिकेर जाँदैछु भन्दै गर्दा मलाई गौरवकै अनुभूति भएको छ आदरणीय श्रोता यो समयमा म विराटनगरमा छु झापाली र सेङसालीको भेट भएको छ बडो मजा लागिराखेको छ मिलन समीरजी विराटनगर आउनुहुँदा मैले पनि विराटनगरमै बसेर यो कार्यक्रम रेकर्ड गरिराखेको छु आज विशेष त हामी कार्यक्रम मुक्तक मालामा उहाँका मुक्तक सुन्नेछौँ र मुक्तकभित्रै हराउनेछौँ थोरै मुक्तकका विषयमा मुक्तकसँग जोडिनुभएका व्यक्ति भेट हुँदा थोरै हामी त्यो कुराकानी पनि गर्नेछौँ मुक्तक सुनौ मिलनजी धन्यवाद मैले केही मुक्तकहरू अबको क्रममा वाचन गर्ने अनुमति चाहे मेरो पहिलो मुक्त बाँचुन्जेल जिउँदै यहाँ मार्छन् हजुर आफन्तीले ओल्लो घाट्न पल्लो तिरको पार्छन् हजुर आफन्तीले बाँचुन्जेल जिउँदै यहाँ मार्छन् हजुर आफन्तीले ओल्लो घाट्न पल्लो तिरको पार्छन् हजुर आफन्तीले मरिसकेपछि भने खैके हुँदो रहेछ कुन्नी मरिसकेपछि भने खै के हुँदो रहेछ कुन्नी सम्झी सम्झी गोईको आँसु झार्छन् हजुर आफन्तीले दोस्रो मुक्तक भक्तहरूसँग ईश्वर नै पराजित भएपछि कसको के लाग्छ र सरकार नै अपराधीहरूमा आश्रित भएपछि कसको के लाग्छ र भक्तहरूसँग ईश्वर नै पराजित भएपछि कसको के लाग्छ र सरकार नै अपराधीहरूमा आश्रित भएपछि कसको के लाग्छ र यी नेताहरू कहिल्यै सुध्रिँदैनन् मैले भनेकै त थिएँ यी नेताहरू कहिल्यै सुध्रिँदैनन् मैले भनेकै त थिएँ एक्लो बृहस्पति झुठो प्रमाणित भएपछि कसको के लाग्छ र तेस्रो मुक्तक मध्य दिनमै अन्धकार रात भेटिन्छ सहरमा जता जानुस् उतै रित्तो हात भेटिन्छ सहरमा मध्य दिनमै अन्धकार रात भेटिन्छ सहरमा जता जानुस् उतै रित्तो हात भेटिन्छ सहरमा मान्छेको त रूप मात्रै मान्छे भन्नै नसुहाउने मान्छेको त मान्छेको त रूप मात्रै मान्छे भन्नै नसुहाउने मान्छेको नै क्या अनौठो जात भेटिन्छ सहरमा मान्छेको नै क्या अनौठो जात भेटिन्छ सहरमा हिजो आज सेङ्जातिरको साहित्यिक खबर के छ पछिल्ला गतिविधिहरू के कस्ता भइराखेका छन् थोरै सेङ्जाली साहित्यिक गतिविधिहरूलाई जोडेर थोरै चर्चा गर्नुपर्दा कसरी गर्नु धन्यवाद यो समय सान्दर्भिक प्रश्नको लागि यहाँलाई स्याङ्जामा विगत धेरै वर्ष अगाडिदेखि विभिन्न किसिमको साहित्यिक क्रियाशीलता अग्रज व्यक्तित्वहरूले गर्दै आउनुभएको थियो हामी झन्डै डेढ दशक अगाडिदेखि हामी त्यो लहरमा हामी पनि समाहित भएका छौँ र स्याङ्जा आफैमा अलिकति साँघुरो साँगुरो पहाडी जिल्ला हो साँगुरो ठाउँ हो एकातिर पोखराको छायामा हामी परेका छौँ भने अर्कोतिर बुटवलको बुटवल भैरा भैरवाको हामी छायामा परेका छौँ त्यसले पनि हामी मफसलको पनि मफसल मफसलमा रहेर हामीले काम गर्नु परिरहेको छ त्यसैले हामीले गरेका कामहरू सामान्य हुन सक्छन् परम्परागत किसिमका हुन सक्छन् त्यो कुरालाई हामीले अनुभूत गरेका छौँ र पछिल्लो समय हामीले अलिकति फरक किसिमबाट नवीन किसिमबाट अनि कुनै पनि विधागत रूपमा पूर्ण रूपले सचेत भएर त्यो विधाको मर्मलाई आत्मसात गर्दै कामहरू गरिनुपर्छ भन्ने सन्दर्भमा हामी एकदमै सचेत छौँ र हामी त्यही किसिमको अलिकति फरक किसिमको अनि साहित्य कार्यक्रम भनिसकेपछि साहित्यिक मूल्यको अर्थपूर्ण र विशेष हुने गरी हामीले चाहिँ काम गरिरहेका छौँ अझै पछिल्लो समय भन्नुपर्दा हामी वैकल्पिक बाटो पृथक पाइला सृजनात्मक अभियान दुई हजार छयत्तर स्याङ्जाको ब्यानरमा हामी चाहिँ गोलबद्ध भएर काम गरिरहेका छौँ र यसरी काम गर्ने सन्दर्भमा हामीले स्याङ्जामा यसभन्दा अगाडि नभएका नगरिएका र अलिकति असम्भव जस्तै लाग्ने जुन परम्परागत ढराबाट हुने साहित्यिक गतिविधिहरूलाई हामीले चाहिँ नवीनतातिर अलिकति फरक अलिकति विशेष र अलिकति अर्थपूर्ण हुने गरी हामीले चाहिँ कार्यक्रमहरू आयोजना सञ्चालन गर्दै आइरहेका छौँ र त्यसबाट प्राप्त भएको जुन पृष्ठ पोषणले र हामीलाई दिनुभएको अग्रजहरूले अथवा समकालीन युवा साथीहरूले चाहिँ जुन उत्साह दिनुभएको छ जुन साथ दिनुभएको छ जुन सहयोग गर्नुभएको छ हामी त्यसप्रति एकदमै आभारी पनि छौँ र हामीले भोलिका दिनहरूमा यसरी नै अगाडि बढियो भने स्याङ्ज्याली साहित्यलाई साँच्चै स्याङ्ज्या बाहिर चाहिँ स्याङ्जामा फरक काम भइरहेको छ भन्ने छाप छोड्न धेरै लामो समय पर्खिनुपर्छ जस्तो हामीलाई लागिरहेको छैन हामी त्यो कुरामा एकदमै निश्चिन्त भएका छौँ तपाईँहरूले भए जस्तै सोही किसिमका कार्यक्रमहरू सिर्जना हुँदैछन् हजुर तपाईँहरूलाई धेरै धेरै शुभकामना छ धन्यवाद अब मुक्तकतिर आउँ मुक्तक प्रतिको मोह कसरी बढ्यो कसरी मुक्तक लेखनमा म पनि अवश्य मुक्तक लेख्छु भन्ने भयो त्यो मुक्तकप्रतिको तपाईँको मन कसरी समर्पित भयो त्यतातिर जाउँ मैले पहिले जति बेला मैले गजल लेख्ने गरेको थिएँ साठीको दशकमा त्यतिखेर मेरो बुझाइ मुक्तकप्रति त्यति सकारात्मक बुझाइ रहेनछ मैले मुक्तकलाई सतै रूपमा मात्रै बुझेको रहेछु भन्ने यति बेला पनि लागिरहेको छ जब सत्तरीको दशकमा मैले मुक्तक लेखनमा लागेको धेरै लामो समय भएको छैन तर मैले छोटो समयमा मुक्तकलाई बुझेर अनि मुक्तकको बारेमा चाहिँ मैले विभिन्न सन्दर्भमा चाहिँ कुरा गरिरहेको छु र पछिल्लो समय साँच्चै नेपाली साहित्यको क्षेत्रमा मुक्तको बाढी आएको छ अनि मानिसहरूले अथवा चाहिँ स्रष्टाहरूले जति सजिलैसँग मुक्तकलाई बुझेर अथवा मुक्तकलाई जुन रूपमा कलम चलाइरहेको अवस्था छ साँच्चै मुक्तक लेख्न त्यति सजिलो छैन मुक्तक गागरमा सागर अटाउन अटाउनु पर्ने अनि पहाडलाई तिलको आकारमा ढालेर लेख्न सक्नुपर्ने र बुँदमा सम्पूर्ण कुरा भन्न सक्नुपर्ने विधाको रूपमा मैले मुक्तकलाई लिएको छु मुक्तक साँच्चै मन्त्र जस्तै हुनुपर्छ पछिल्लो समयमा लेखिएका मुक्तकहरू पछिल्लो पुस्ता लेखिरहेको मुक्तकमा चाहिँ मैले प्राय जुन मुक्तको मर्म हुनुपर्ने हो त्यो पाएको छु भने कतिपयकोमा चाहिँ मुक्तकलाई सतै पाराले बुझेर अनि चार हरफ कोर्दैमा मुक्तक हुन्छ भन्ने भ्रममा पनि अल्झिएर कतिपय स्रष्टाहरूले मुक्तक लेखिरहेको पाएको छु अनि ती कुराहरू मुक्तको लागि त्यो भ्रमबाट मुक्तकारहरू अझै सचेत मुक्तकारहरू जागरुक मुक्तकारहरू चाहिँ ले त्यो भ्रमलाई चिर्नुपर्छ भन्ने पनि मलाई यति बेला लागिरहेको छ र म पछिल्लो समय यसरी नै त्यो नजानिँदो नजानिँदो पाराले म मुक्तकप्रति एकदमै एकोरिएर लागेको छु र यति बेला मेरो चाहिँ सर्वाधिक प्रिय विधाको रूपमा पनि मुक्तक रहेको छ र मुक्तको लागि केही केही न केही अर्थपूर्ण काम गर्नुपर्छ भन्ने सन्दर्भमा म क्रियाशील छु र मैले आफ्नो क्षमताले भ्याएसम्म मुक्तक विधाको मर्मलाई बुझेर मुक्तक विधालाई स्थापित एउटा चाहिँ नेपाली साहित्यको एउटा चाहिँ प्रमुख विधा अथवा एउटा चाहिँ स्तरीय विधाको रूपमा स्थापित गर्ने सन्दर्भमा म जहिले जहाँ जुनसुकै अवस्थामा पनि लागिरहेको हुनेछु मेरो सोचाइ एकदम म मेरो लागि मुक्तक सर्वप्रिय विधा हो र मुक्तक नै स्तरीय र दमदार हुनुपर्छ र मुक्तक लेख्न सजिलो छैन मुक्तक लेख्न सजिलो छैन अनि मुक्तक चार लाइन लेख्दैमा मुक्तक हुन्छ भन्ने कुरा मैले मान्दिनँ त्यसैले मुक्तक स्तरीय विधा हो मुक्तकलाई चाहिँ स्तरीय बनाउनुपर्छ र यसलाई हलुका रूपमा लिनु हुँदैन भन्ने सन्दर्भमा चाहिँ म आगामी दिनमा पनि निरन्तर रूपमा क्रियाशील रहेर अनि मुक्त विधामै केन्द्रित भएर लागिरहनेछु यो मलाई समयले सिकाएको पाठ पनि हो बोलेर थाक्दै नथाक्ने दुई जिल्लाका मान्छे भेला भएछन् बोल्या बोलै गर्छन् मुक्तक चाहिँ सुन्नै पाइएन भन्ने फेरि केही श्रोताहरूलाई लाग्छ पनि होला हजुर अब मुक्तक सुनौ पुन मिलनजी हामी धन्यवाद मैले अर्को मुक्तक सुनाउन चाहे रुखमा चढाई बन्चरहरूले फेद काट्छन् मान्छेहरू कति बाठा काँडासँग फुल सार्छन् मान्छेहरू रुखमा चढाई बन्चरहरूले फेद काट्छन् मान्छेहरू कति बाठा काँडासँग फुल सार्छन् मान्छेहरू अघि पछि भेट हुँदा बोल्नै पनि गाह्रो मान्ने अघि पछि भेट हुँदा बोल्नै पनि गाह्रो मान्ने मौका पर्दा पाइतालाको धुलो झार्छन् मान्छेहरू मौका पर्दा पाइतालाको धुलो झार्छन् मान्छेहरू अर्को मुक्तक सीमा रेखा मिचिएको हेरिरहेछौ स्वयं आफै किचिएको हेरिरहेछौ सीमा रेखा मिचिएको हेरिरहेछौ स्वयं आफै किचिएको हेरिरहेछौ धोतिन टोपी बनाई नाङ्गै सर्वाङ्गै धोती न टोपी बनाई नाङ्गै सर्वाङ्गै आफ्नै तस्विर खिचिएको हेरिरहेछौ आफ्नै तस्विर खिचिएको हेरिरहेछौ अर्को मुक्त ओइलिएर झरेपछि फुल भेटियो जिन्दगीमा तिर्खा मरेपछि मूल भेटियो जिन्दगीमा ओइलिएर झरेपछि फुल भेटियो जिन्दगीमा तिर्खाएरै मरेपछि मूल भेटियो जिन्दगीमा न त हजुर समाउने न त टेक्ने आधार भई न त हजुर समाउने न त टेक्ने आधार भई जीवन सागर तरेपछि पुल भेटियो जिन्दगीमा जीवन सागर तरेपछि पुल भेटियो जिन्दगीमा निकै मिठो लेख्नुहुन्छ धन्यवाद अघि अलिकति कुरा पनि आयो थोरै तपाईँले त्यसलाई पनि जोड्नुभयो हजुर समग्रमा भन्नुपर्दा तपाईँले वर्तमान मुक्तकको अवस्थालाई चाहिँ कसरी निहाल्नु भएको छ मैले वर्तमान समयमा मुक्तक विधाको सन्दर्भमा कुरा गर्नुपर्दा मुक्तक विधाप्रति एकदमै सचेत एकदमै संवेदनशील एकदमै जागरुक र मुक्तक विधाको मूल मर्मलाई आत्मसात गरेर मुक्तक जस्तै मुक्तक लेखिनुपर्छ भन्ने युवा पुस्तालाई पनि मैले देखिरहेको छु त्यो युवा पुस्ता भनेको आगामी दिनमा नेपाली मुक्तक लेखनको आधार स्तम्भ हो र नेपाली मुक्तकलाई उचाइमा यदि कसैले पुर्याउँछ भने त्यो अबको अहिलेको नयाँ युवा पुस्ताले चाहिँ पुर्याउँछ त्यो कुरामा म ढुक्क रहेको छु तर यहाँनिर हामीले अलिकति मलाई चिन्ताको विषय के हो भने मुक्तकको बाढी आएको छ अनि मुक्त केन्द्रित सङ्घ संस्थाहरू खुलेका छन् मुक्त केन्द्रित मुक्तक प्रधान पत्र पत्रिकाहरू पनि प्रकाशित हुने क्रम चाहिँ क्रमले निरन्तरता पाइरहेको अवस्था छ अनि विभिन्न ठाउँहरूमा मुक्तक विशेष कार्यक्रमहरू पनि हुन थालेका छन् र तिनीहरूले बाक्लै रूपमा निरन्तरता पाइरहेका छन् त्यति हुँदा हुँदै पनि मुक्तक विधालाई चार लाइनमा सबैभन्दा छिटो सबैभन्दा सजिलो लेख्न सकिने विधा हो रहेछ भन्ने भ्रम केही व्यक्तिहरूमा परेको छ र उनीहरूले सजिलैसँग छिटै तुरुन्तै लेख्न सकिने र चार हरफमा चाहिँ लेखेपछि त्यो मुक्तक हुन्छ भन्ने त्यो जुन भ्रममा रहेका स्रष्टाहरू छन् हामीले यो अहिलेको युवा पुस्ताले त्यो भ्रममा रहेका स्रष्टाहरूलाई मुक्तक लेख्न सजिलो छैन मुक्तक चार लाइन हुँदैमा चार हरफमा समेटिएर लेख्दैमा अनुप्रास मिलाउँदैमा मुक्तक हुँदैन भन्ने कुरा चाहिँ हामीले बुझाउन जरुरी छ त्यति बुझाएर उनीहरूलाई त्यो भ्रमबाट मुक्त गराउन सकियो भने नेपाली मुक्तक भविष्यको मुक्तक विधाको भविष्य मैले निकै उज्जवल देखिरहेको छु म निकै आशावादी पनि रहेको छु नेपाली मुक्तक विधाप्रति अब लेखिने मुक्तकहरू र मुक्तक वर्षौँ वर्ष बाँचिरहने मुक्तक लेख्नको लागि यसमा के मिसाइयो के भइदिए चाहिँ राम्रो हुन्थ्यो होला जस्तो लाग्छ तपाईँलाई धन्यवाद एकदमै यो मलाई बहुत चित्त बुझ्दो प्रश्न गर्नुभयो मलाई लाग्छ सबैभन्दा पहिले हामीले मुक्तक लेख्नुभन्दा पहिले हामीले मुक्तक लेख्न हतार नगरौँ भन्छु मैले र अग्रजहरूको अथवा युवा पुस्ताको अथवा नयाँ पुस्ताले के कस्तो मुक्तक लेखिरहेको छ भन्ने सन्दर्भमा हामी जानकार हुनै पर्छ हामीले बढीभन्दा बढी स्तरीय मुक्तक रचनाहरू मुक्तक कृतिहरू हामीले पढ्नै पर्छ त्यसपछि हामीले मुक्तक लेखियो भने हामीले लेखेको मुक्तक अवश्य पनि स्तरीय हुन्छ मैले यो कुरा पनि जानकारी गराउन चाहेँ र अर्को कुरा मलाई के लाग्छ भने हामीले हामीले मुक्तकमा आवश्यक अर्थपूर्ण र सान्दर्भिक किसिमबाट बिम्बात्मक प्रतीकात्मक प्रयोगहरूलाई हामीले चाहिँ सार्थकता दिन सकियो भने कविताको पनि स्वाद कविताको पनि स्वाद अनि गीतको पनि स्वाद गजलको पनि स्वाद दिएर हामीले चाहिँ अलिकति फरक किसिमबाट अलिकति बौद्धिक किसिमको अलिकति अर्थपूर्ण किसिमको हामीले चाहिँ मुक्तक लेख्ने कोसिस गरियो भने त्यसरी गरिए लेखिएको मुक्तक साँच्चै मुक्तक नै हुन्छ भन्ने जस्तो लाग्छ मलाई मुक्तक सुन मिलनजी धन्यवाद मैले केही मुक्तकहरू वाचन गर्ने अनुमति चाहेँ आफै जान्ने आफै बुझ्ने ठुलो ठालु बन्नुहुन्छ म जस्तो त यो संसारमा कोही छैन भन्नुहुन्छ आफै जान्ने आफै बुझ्ने ठुलो ठालु बन्नुहुन्छ म जस्तो त यो संसारमा कोही छैन भन्नुहुन्छ कहिल्यै पनि नबर्सिने बादल जस्तै मेरो मित्र कहिल्यै पनि नबर्सिने बादल जस्तै मेरो मित्र ज्यान फालेर मेरै खेदो कहिलेसम्म खन्नुहुन्छ ज्यान फालेर मेरै खेदो कहिलेसम्म खन्नुहुन्छ माथि चढ्दै गएको मान्छे झनै तल झर्नु होला पछु ताउँदै जीवनभरि मेरै याद गर्नु होला माथि चढ्दै गएको मान्छे झनै तल झर्नु होला झर्नुहोला ताउँदै जीवनभरि मेरै याद गर्नु होला मुडो ताक्छु भन्दाखेरि गुँडो ताक्छ बन्चरोले मुडो ताक्छु भन्दाखेरि गुडो ताक्छ बन्चरोले मलाई खन्या खाडलमा फेरि आफै पर्नुहोला मलाई खन्या खाडलमा फेरि आफै पर्नुहोला अर्को मुक्त जहिले पनि मेरै खेदो खनिरहेछौ सबै थाहा छ कसलाई के के भनिरहेछौ जहिले पनि मेरै खेदो खनिरहेछौ सबै थाहा छ कसलाई के के भनिरहेछौ के मात्रै गरेनौ र तिमीले मेरो विरुद्धमा के मात्रै गरेनौ र तिमीले मेरो विरुद्धमा पानी माथिको ओभानो झैँ बनिरहेछौ पानी माथिको ओभानो झैँ बनिरहेछौ अब मिलन समीर मुक्तक मेलामा आइरहँदा यो समयमा धेरै मुक्तकमा कलम चलाउन चाहने युवाहरूले पनि हामीलाई सुनिरहनु भएको होला थोरै केही खुराक हामीलाई भनिदिनु भए चाहिँ हामीलाई पनि मुक्तक लेखनमा अलिकति सजिलो हुन्थ्यो कि भन्ने सोचिरहनु भएको होला त्यस्तो के छ अलिकति त्यसको लागि त अब त्यो सूत्रबद्ध रूपमा यही कुरा चाहिँ घोक्ने अथवा यो सूत्रमा लाग्ने भन्ने कुरा साहित्यमा हुन्छ जस्तो मलाई लाग्दैन हामीले सबैभन्दा पहिले स्तरीय जुनसुकै पुस्ताको भए पनि हामीले स्तरीय मुक्तकहरू हामीले अध्ययन गर्नै पर्छ किनभने हामीले जति बढी मुक्तकहरूको हामीले अध्ययन गर्छौँ खोजी खोजी स्तरीय मुक्तकारका स्तरीय मुक्तकहरू जति बढी अध्ययन गर्छौँ त्यसपछि हामीले लेख्ने मुक्तकहरू साँच्चीकै मुक्तक नै हुन्छन् ती मुक्तकहरू हामी आफैलाई पनि मनपर्छ भने अरू सबैलाई मनपर्छ नै त्यो सँगसँगै हामीले मुक्तकको मर्म बुझेर हामीले प्राय अधिकांश गजल के अरे गजल शैलीका मुक्तकहरू लेखिरहेको पनि पाउँछु मैले र गजल शैलीका मुक्तकहरू भन्दा मुक्तकै शैलीका मुक्तकहरू हामीले लेख्ने कोसिस गरियो अलिकति फरकपन मुक्तको मर्म अनुलाई आत्मसात गर्दै अलिकति फरकपन दिन सकियो त्यसमा मुक्तकमा कविताको पनि स्वाद दिन सकियो अलिकति भन्न खोजेको कुरालाई सिधै भन्नुभन्दा पनि बिम्बात्मक किसिमबाट प्रतीकात्मक किसिमबाट अलिकति अर्थपूर्ण घुमाउरो किसिमबाट हामीले अभिव्यक्त गर्न सकियो भने अनि हामीले लेखेको मुक्त कर्मैसँग स्तरीय हुँदै जान्छ अनि त्यो लेखनमा अध्ययनको निरन्तरता सँगसँगै लेखनमा पनि हामीले निरन्तरता दिँदै गयौँ भने मुक्तक लेखन अर्थपूर्ण हुन्छ आफ्नो मुक्तक लेखनमा परिष्कार ल्याउन सकिन्छ र सँगसँगै मुक्तक लेख्ने क्रममा एउटा कुरा पनि मलाई जोड्न मन लाग्यो मुक्तक जब भित्रैदेखि कुनै भाव मुक्तको सन्दर्भमा चाहिँ आयो भने त्यो बेलामा हामीले चाहिँ च्वाट्ट आएको कुरालाई चार हरफमा समेट्न सकियो भने अनि त्यतिखेर हामीले लेखेको चाहिँ मुक्तकहरू साँच्चै मुक्तक जस्तै हुन्छन् र मुक्तक नै हुन्छन् त्यसले आफ्नो मात्रै होइन त्यो सुन्ने सम्पूर्ण श्रोता अरू पाठकहरूको मन मस्तिष्क पनि छुन सक्छ जस्तो लाग्छ तपाईँ मुक्तक लेख्दै यो समयसम्म आइरहँदा हजुर तपाईँलाई कसैले मुक्तक नै चाहिँ किन लेख्ने त साहित्यका अरू विधाहरू पनि छन् नि भनेर प्रश्न गर्दा तपाईँको उत्तर के हुन्छ एकदमै मलाई यो बहुत चित्त बुझ्दो सान्दर्भिक र खुस एकदम यो प्रश्नको लागि आभारी छु वास्तवमा म मैले मुक्त किन लेख्ने अथवा मलाई तपाईँले मुक्त किन लेख्नुहुन्छ भनेर कसैले मलाई सोध्छ भने मैले आफूले आफूलाई अभिव्यक्त गर्ने क्रममा जब मलाई मुक्तकमा चाहिँ म मेरो अभिव्यक्तिलाई मैले मुक्तकमा सार्थक किसिमबाट अर्थपूर्ण किसिमबाट मैले अभिव्यक्त गर्न सक्छु भन्न खोजेको कुरालाई मैले चाहिँ मुक्तकलाई माध्यम बनाएर अनि मैले चाहिँ एउटा जबरजस्त रूपमा चाहिँ मैले भन्न सक्छु र त्यही मुक्तकले धेरैको मन जित्न सक्छु जस्तो लागेर र म आफै एउटा भन्नुपर्ने कुरा अभिव्यक्त गर्न खोजेको कुरा जब मैले मुक्तकलाई माध्यम बनाएर मैले लेख्छु अव्यक्त गर्छु त्यसपछि मैले एउटा साँच्चै आत्मसन्तुष्टि प्राप्त गर्छु र नेपाली मुक्तक विधालाई उचाइमा पुर्याउनु पर्छ भन्ने कुरामा पनि म सजग रहेको छु त्यसैले मैले मुक्तक लेख्नुपर्छ भन्ने लागेर मैले मुक्तक लेखिरहेको हुन्छु किनभने मैले मुक्तकलाई न्याय गरेर मुक्तक लेख्दै गर्दाखेरि त्यही मुक्तकले फेरि मलाई मुक्तकार मिलन समीर बनाइरहेको हुन्छ त्यो लोभले पनि मैले लेखिरहेको हुन्छु यही नै भन्न चाहे अब यसो भनिरहनु हुँदा मुक्तक लेख्दै गर्दाखेरिको आफ्नो जीवनकै सबैभन्दा आनन्दको क्षण वा क्या गजब गरेँ हो मैले भने यस्तो क्षण कसरी सम्झिनुहुन्छ कुनै त्यस्तो छ विशेष सम्झिनै पर्ने एकदमै यो मुक्तक लेखनको सन्दर्भमा एकदमै तपाईँले सोधेको प्रश्नलाई सम्बोधन गर्ने किसिमको सन्दर्भ मसँग रहेको छ मैले कुनै बेला मुक्तक लेख्ने गरेको थिइनँ मैले गजललाई बढाउन तन्काउन नसकेपछि चार हरफमा सीमित रहेको रचनालाई रचना नै मुक्तक हो भन्ने भ्रममा थिएँ अनि त्यो बेलामा अहिले नाम नबनाऊ एकजना साथीले मसँग मुक्तक भनेर मसँग भएका केही मुक्तकहरू कुनै प्रयोजनको लागि लिएर जानुभयो त्यसपछि उहाँले त्यो मुक्तकहरू एकजना अग्रज व्यक्तिलाई देखाउ देखाएको कुरा गर्नुभयो मसँग र यस्तो पनि मुक्तक हुन्छ र यो मुक्तक होइन यो वायत रचना हो भनेर अनि मलाई अलि हतोत्साहित निरुत्साहित तुल्याउन खोज्नुभयो त्यसले मलाई एउटा चोट एउटा पीडा दियो तर मैले आफूलाई सम्हालेँ त्यसको केही समयपछि लगत्तै एउटा राष्ट्रिय स्तरको मुक्तक प्रतियोगितामा मैले ख्याल ख्यालमा त्यही मुक्तकहरूलाई मैले पठाएँ अनि पठाएँ अनि पहिलो सन्दर्भमा त्यो मुक्तकहरू टप टेनभित्र परेर मलाई बाँच्नको लागि बोलाइयो अनि म भाषणको लागि त्यो कार्यक्रममा अघिल्लै दिन म पुगेँ अनि अघिल्लो दिन बेलुका म पुग्दा पुग्ने क्रममा त्यहाँ अनौपचारिक रूपमा गरिएको साहित्यिक जमघटमा अनि मेरो भेट एकजना अग्रज मुक्तकारसँग भयो उहाँसँग मैले भेटको कुरा किन गरेको भने मेरो साथीले मेरा मुक्तकहरू लिएर गएर मुक्तक पनि यस्तो हुन्छ भनेर जसले भन्नुभएको थियो भनेर मलाई जानकारी गराएको थियो उहाँ नै त्यो कार्यक्रममा मैले भेटेँ अनि उहाँसँग मैले केही कुरा गरेँ अरू धेरै कुरा गरिनँ संयोगले भोलिपल्टको मुक्त प्रतियोगिताको चाहिँ प्रमुख निर्णायक उहाँ नै हुनुहुँदो रहेछ त्यसपछि मलाई झन् मलाई झन् कौतूहल भयो अब मेरा मुक्तकहरूले कुन स्थान कुन पोजिसन पाउने हुन् या होइनन् भन्ने लागिरहेको थियो अनि मैले मुक्तक वाचन गरेँ अनि त्यो प्रतियोगितामा मैले म दोस्रो स्तरमा स्थानमा म आउन सफल भएँ त्यसपछि मैले उहाँलाई भेटेर अनि आफ्नो मनमा लागिरहेको कुरा चाहिँ मैले पुरै खुलस्त कुरा भने उहाँलाई भनिसकेपछि उहाँले तपाईँले भन्नुभएको साथी अनि मसँग भेट भएको पनि छैन र यो सन्दर्भमा चाहिँ उसले मसँग आएर यी मुक्तकहरू लिएर आएर देखाएको पनि छैन उसले तपाईँसँग गरेको कुरा सबै बनावटी हो तपाईँलाई निरुत्साहित गर्न हतोत्साहित गर्नको लागि बनावटी रूपमा भनेको कुरा हो भन्ने भइसके पछाडि अनि म नेपाली मुक्तक विधाप्रति एकदमै सजग एकदमै सचेत एकदमै जागरुक भएर मुक्तक विधाको मूल मर्मलाई आत्मसात गर्दै मुक्तक लेख्ने मात्रै होइन मुक्तक विधालाई स्थापित गर्दै अनि पछिल्लो पुस्तालाई नयाँ पुस्तालाई पनि स्तरीय मुक्तक लेखनतर्फ चाहिँ अभिप्रेरित गर्दै मुक्तक विधाको लागि विशेष किसिमका चाहिँ कार्यक्रमहरू पनि गर्ने क्रमलाई त्यसपछि मैले निरन्तरता दिन थालेको हुँ यो सन्दर्भलाई चाहिँ मैले यो मुक्तक लेखनको सन्दर्भमा एकदमै मलाई चाहिँ एकदमै त्यो सुनाउनै पर्ने अविस्मरणीय क्षण लाग्छ अब यो मुक्तक मालाको सन्दर्भमा यो कुरा जोड्न हुने थियो अथवा थिएन यो चाहिँ अब मैले मलाई थाहा भएन तर मलाई चाहिँ मुक्तक विधामा चाहिँ अविस्मरणीय क्षण सोध्नु भएको कारणले यो क्षणलाई मैले साँच्चै मुक्तक विधाको चाहिँ अविस्मरणीय क्षणकै रूपमा लिएको छु र मैले यो कुरा उल्लेख गरेँ यदि मैले चाहिँ उल्लेख गर्ने सन्दर्भमा चाहिँ मबाट कुनै त्रुटि भएको भए अथवा यो उल्लेख गर्न नहुने थियो भने म क्षमा प्रार्थी छु यो एउटा कसरी मान्छे अगाडि बढ्छ भन्ने कुरा पनि हजुर यसले देखाउँछ मलाई त ती मित्रलाई सलाम गर्न मन लाग्यो एकदम एकदम तपाईँलाई तपाईँ बनाइदिनु भयो एकदम खुसी लाग्यो मलाई अब हामी पुनः मुक्तक नै सुनौँ मिलनजी धन्यवाद म फेरि केही मुक्त सुनाउन चाहे बालुवामा दिनहुँ पानी हालिरहेछौँ सर्पलाई दुध खुवाई पालिरहेछौँ बालुवामा दिनहुँ पानी हालिरहेछौँ सर्पलाई दुध खुवाई पालिरहेछौ एउटा यस्तो विडम्बना सुनिश्चित भविष्यको एउटा यस्तो विडम्बना सुनिश्चित भविष्यको पर्खाइमा सिँगै जीवन फालिरहेछौँ पर्खाइमा सिङ्गै जीवन फालिरहेछौँ अर्को एउटा धुलो हुनै ठिक छ बरु माटो हुनै ठिक छ तिमीले नै कुल्ची हिँड्ने बाटो हुनै ठिक छ धुलो हुनै ठिक छ बरु माटो हुनै ठिक छ तिमीले नै कुल्ची हिँड्ने बाटो हुनै ठिक छ एकै वचन बोल्ने फुर्सद नभइदिँदा तिमीसँग एकै वचन बोल्ने फुर्सद नभइदिँदा तिमीसँग यस्तो लाग्छ बरु साँच्चै लाटो हुने ठिक छ यस्तो लाग्छ बरु साँच्चै लाटो हुने ठिक छ मेरो अबको क्रममा एउटा मुक्तक फुल ओइली झर्छु भन्छ कस्तो विडम्बना जीवन सागर तर्छु भन्छ कस्तो विडम्बना फुल ओइली झर्छु भन्छ कस्तो विडम्बना जीवन सागर तर्छु भन्छ कस्तो विडम्बना कति मर्म पर्यो होला कठै बरा उसलाई कति मर्म पर्यो होला कठै बरा उसलाई मृत्यु स्वयं मर्छु भन्छ कस्तो विडम्बना मृत्यु स्वयं मर्छु भन्छ कस्तो विडम्बना अर्को अर्को मुक्तक कहिले एक्लै रुवाउँछ कहिले एक्लै हँसाउँछ यस्तै यस्तै गरी मलाई सधैँभरि सताउँछ कहिले एक्लै रुवाउँछ कहिले एक्लै हँसाउँछ यस्तै यस्तै गरी मलाई सधैँभरि सताउँछ यही सोचेर चित्त बुझाई बाँचेको छु जिन्दगीमा यही सोचेर चित्त बुझाई बाँचेको छु जिन्दगीमा तिमी कहिल्यै आउँदिनौ तर तिम्रो याद आउँछ तिमी कहिल्यै आउँदिनौ तर तिम्रो याद आउँछ हामी कार्यक्रममा आऊ भने अन्तिम अन्तिमतिर आइसकेका छौँ मुक्तक सुन्ने कुराकानी गर्ने र अर्थ कति हो कति हो तर समय पनि सकिन लागेको छ निकै लामो समय लकडाउन कोभिडको त्रास अहिले पनि उत्तिकै छ तपाईँको चाहिँ कस्तो रह्यो यो एक वर्षको अवधि कसैको त साहित्य लेखन निकै उर्वर पनि रह्यो कसैको त शून्यतामै गयो हजुर तपाईँको चाहिँ कस्तो रह्यो यो बिचको समय धन्यवाद मलाई आफ्नो कुरा गर्नुपर्दा कोरोना भाइरस आयो त्यसकै कारणले विश्वव्यापी रूपमा लकडाउन भयो त्यसको प्रभाव नेपालमा पनि पर्यो नेपालमा पनि चैत्र एघार गतेदेखि लकडाउन गरियो त्यसले मलाई साहित्यिक सन्दर्भमा कुरा गर्नुहुन्छ भने मैले यो लकडाउनको समयलाई मैले मेरो साहित्यिक जीवनको स्वर्णकाल मानेको छु किनभने मैले त्यो समयमा अरू बेला निकै व्यस्त हुनुपर्ने बिहानदेखि बेलुकासम्म अब जागिरको सिलसिलामा दौडिनुपर्ने अवस्थामा त्यो पुरै समय बिहानदेखि बेलुकासम्म म पुरै अध्ययनमा डुब्ने मौका पाएँ त्यसपछि त्यो अध्ययनले मलाई खारेको अनुभूति मलाई कतिखेर भएको छ भने लकडाउनभन्दा पहिले लेखिएका मेरा कुनै पनि रचनाहरू र लकडाउनको पछि लकडाउनको पिरियडमा अथवा लकडाउन पछाडि त्यो समयमा लेखिएका रचनाहरूमा आएको निखारताले पनि मलाई चाहिँ एकदमै प्रसन्न बनाएको छ त्यसैले साहित्यिक अध्ययन अनि साहित्यिक लेखनको हिसाबले मलाई लकडाउनको पुरै समय मैले मेरो साहित्यिक सन्दर्भमा चाहिँ मैले एउटा चाहिँ स्वर्ण समय एकदमै अवसरको समय र मैले आफूलाई एकदमै खार्ने निखार्ने समयको रूपमा चाहिँ मैले त्यसलाई सदुपयोग गरेँ मैले धेरैजना साथीहरू भेट्दा मस्तिष्क शून्यमै गयो केही लेख्नै सकिएन त्रासै त्रासमा बाँचियो त्यही भएर पनि लेख्न सकिनँ होला भने जस्ता कुराहरू बढी सुन्दै आएको थिएँ तपाईँले भने बडो ऊर्जाशील भएर आफू लेखिराखेको कुरा सुनाउनु हुँदा आफू पनि आनन्दित भएँ हुने रहेछ लेख्न सकिने रहेछ र यो समय बडो गजबको थियो लेख्नकै लागि पढ्नकै लागि भन्ने कुरा चाहिँ ज जसले त्यो छुटाउनु भयो एकदम मिस गर्नुहुन्छ पक्कै पनि पछिसम्म अब भने हामी कार्यक्रमको अन्त्यमा छौँ र हामी अन्त्यमा तपाईँको एउटा मुक्तक सुन्छौँ र छुट्छौँ अन्तिम मुक्तक यो चाहिँ सुनाउँछु भनेरै राखेको थिएँ अब सुनाउँछु है भनेर साँचै र राख्नु भएको एउटा मुक्तक सुनौ न धन्यवाद मैले यो म पहिलोचोटि पूर्व आएको सन्दर्भलाई मैले मुक्तकमा ढाल्ने कोसिस गरेको छु त्यसैले पनि अन्तिममा अन्तिममा मैले यो मुक्तक सुनाउन चाहेँ अन्तिममा सुनाउँछु भनेर राखेको मुक्तक भएर मैले यो अब सुनाउन चाहेँ मेरो यो मुक्तक यसरी सुरु हुन्छ पहिलोचोटि पूर्व आए यस्तो लाग्न थाल्यो स्वर्गको यो टुक्रै हो कि जस्तो लाग्न थाल्यो पहिलोचोटि पूर्व आए यस्तो लाग्न थाल्यो स्वर्गको यो टुक्रै हो कि जस्तो लाग्न थाल्यो सबै कुरा मन पर्यो मलाई साँच्चै पूर्वेलीको सबै कुरा मन पर्यो मलाई साँच्चै पूर्वेलीको पूर्वेलीलाई स्याङ्जाली चाहिँ कस्तो लाग्न थाल्यो <laughs> पूर्वेलीलाई स्याङ्जाली चाहिँ कस्तो लाग्न थाल्यो स्याङ्जालीहरू साँच्चै मनकारी हामी पूर्वेलीहरू पनि उस्तै छौँ तपाईँले मुक्तकमै भयो स्याङ्जालीहरू साँच्चै मनमा बस्नु भएको छ मनमा अटाउनु भएको छ आज त्यही मनमा बस्नु भएकैले गर्दा यहाँ भेट हुने मौका पनि जुर्यो कार्यक्रममा अझै कुराकानीका क्रम जोड्दै जौँला भन्दा भन्दै पनि हामी समयको अन्त्यमा छौँ छोड्दा छोड्दै कार्यक्रम मुक्तकमाला सुनिरहनुभएका हाम्रा प्रिय श्रोताहरूलाई के भन्न चाहनुहुन्छ यो सन्दर्भमा यसरी मलाई अब स्याङ्जाको एउटा कुनामा रहेर नेपाली भाषा साहित्य र खास गरी मुक्तक विधामा केन्द्रित भएर लागिरहेको मान्छेलाई यसरी पूर्वमा आएको यो अवसरमा यसरी मुक्तक माला जस्तो नेपाली मुक्तक साहित्यको लागि एउटा स्तरीय कार्यक्रमको रूपमा मैले लिएको छु मैले बुझिरहेको छु सबै कार्यक्रमका श्रृङ्खला मैले सुन्न नपाए पनि यसका केही श्रृङ्खलाहरू मैले सुनिरहेको छु मलाई एकदमै मनपर्छ र मुक्तकमाला साँच्चै नेपाली मुक्तकको मुक्तक विधाको स्तरीयतासँगै यसलाई स्थापित विधाको रूपमा चाहिँ अगाडि बढाउने सन्दर्भमा मुक्तकमालाको चाहिँ अर्थपूर्ण र महत्त्वपूर्ण भूमिका मैले देखिरहेको छु एउटा यस्तो अर्थपूर्ण मुक्तक विशेष कार्यक्रमको यो नयाँ श्रृङ्खलामा यसरी मलाई यसरी जोडिने मैले जुन सौभाग्य पाएँ यसको लागि म यो मुक्तकमाला परिवारसँगै सहृदय सृजनशील प्रिय मित्र मदनजी तपाईँप्रति पनि आभारी छु एफएम परिवारप्रति पनि म आभारी छु र यसरी मलाई सुनेर सुन्नुहुने सुनेर बस्नुहुने सम्पूर्ण सहृदय सृजनशील प्रिय मुक्तकार मनहरू मुक्तक प्रेमी मनहरूप्रति म एकदमै आभारी रहेको छु धन्यवाद मिठा मिठा मुक्तक सुन्ने रहर अझै थप कुराकानी गर्ने भोक हुँदा हुँदै समय सकिने लागेकोले यो कुराकानीलाई मैले रोकेँ श्रोता आगामी कुनै अङ्कमा मिलन समीरजीसँगको भलाकुसारीलाई निरन्तरता दिने संयोग पक्कै जोड्नेछ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक mail at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ मुक्तक तथा प्रतिक्रिया त्यस्तै मुक्तकमाला फेसबुक पेज फेसबुक आइडीमा पनि तपाईँले हामीलाई मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ कार्यक्रम तपाईँ नियमित रूपमा सुन्नुहुन्छ सुन्ने चाह हुँदाहुँदै पनि सुन्न छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमै भिजिट गरेर तपाईँले हामीले हरेक अङ्कको अडियो लिङ्क छोडेका हुन्छौँ सोही लिङ्क क्लिक गरी कार्यक्रम तपाईँले आफूले चाहेको बेला भ्याएको बेला सुन्न सक्नुहुन्छ यो समयसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई पनि सुटुक्क सम्झन चाहन्छु प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठजी तपाईँलाई धेरै धेरै धन्यवाद म मदन भण्डारी छुट्दा छुट्दै गौरव दर्पणले गाउनु भएको उहाँकै सङ्गीतमा रहेको कृष्ण उदासीजीले भएको जमुना पातैमा गीत तपाईँलाई राख्दै बिदा हुन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्रि पानी खानु कुवाको लैले जमुना पातैमा पानी खानु कुवाको लैले जमुना पातैमा छुट्टिने बेला मायाको चिनु के दिनु हातैमा हातैमा हो पातैमा हो हातैमा हो पातैमा हो दिनु भन्छन् चिनु मरुमाल अरू के ल्याइएन मन थियो दिने सुनको औठी बनाउन भ्याइएन हो हो नदिनु भन्छन् चिनुमा रुमाल अरू के ल्याइएन मन थियो दिने सुनको औठी बनाउने भ्याइएन पटकै भ्याइएन झलझलको मात्रै के आएको थियो भेट भयो बाटैमा झलझलको मात्रै के आएको थियो भेट भयो बाटैमा छुट्टिने बेला मायाको चिनो के दिनु हातैमा हातैमा हो पातैमा हो हातैमा हो खोली सँगै बगेर जान्छन् दोभान बनेर देउराली छेउमा पर्खेर बसे आउँछौ कि भनेर हो हो दुई खोली सँगै बगेर जान्छन् दोभान बनेर देउराली छेउमा पर्खेर बसे आउँछौ कि भनेर आउँछौ कि भनेर फुलका पत्र नियाली हेर्छु जुनेली रातैमा फुलका पत्र नियाली हेर्छु जुनेली रातैमा छुट्टिने बेला मायाको चिनु के दिनु हातैमा हातैमा हो पातैमा हो हातैमा हो पातैमा हो पातैमा हो पातैमा